छेक्यो छेक्यो देउराली डाँडा उसुरको हिरोले छोडेन कहिले जहाँ पनि मायाको धुइरो धरनाको पानी किसारु पिसो गला नै पिसाउने र कुहिरोले गोधुली साँझमा न्याउली गाउँछे चुलाउन हँसिलो मुहार गाजलु आकैमा हो हो गाजलु आकैमा छेक्यो छेक्यो देउराली डाँडा उसुर कुहिरोले छोडेन कहिले जागए पनि मायाको धुइरोले ज्यालैमा बसेर लाखै जिस्काउनु पर्दैन छेक्यो चेक्यो देउराली डाँडा खुसुर कुहिरोले छोडेन कहिले जागे पनि मायाको धुइरोले